आजदेखि स्थानीय तहको निर्वाचन आचार संहिता लागू आठ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आज हुँदै महाकाली नदीमा पुल निर्माणका लागि पुल आयोजनाको कार्यालय उद्घाटन बाढीको समस्या समाधानका साथै चार लेनको सडक समेत निर्माण हुने मन्त्री लेखकको भनाई एक मिनटमा बयालिस पोटी लसुन खाएर कैलालीका विष्टले वर्ल्ड रेकर्डको प्रमाणपत्र पाए कैलालीमै कक्षा तिनमा अध्ययनरत एक छात्रा पनि विश्व रेकर्ड राख्ने होडमा र डडेलधुरामा वर्षौंदेखि क्रिकेट गतिविधि शून्य प्रतियोगिताहरू सञ्चालन नभएकै कारण आफ्नो प्रतिभालाई आफूभित्रै सीमित राख्नु परेको क्रिकेट खेलाडीको गुनासो प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु निर्वाचन आयोगले आजदेखि लागू हुने गरी निर्वाचन आचार संहिता जारी गरेको छ आयोगको हिजो बसेको पदाधिकारीको बैठकले आउँदो वैशाख एक एकतिस गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ निष्पक्ष पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग ऐन दुई हजार त्रिहत्तरको दफा बाइसले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचार संहिता दुई हजार बहत्तर र स्थानीय तह निर्वाचन आचार संहिता दुई हजार त्रिहत्तर जारी गरेको जनाएको छ आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारको मन्त्री स्थानीय निकायरत तह स्थानीय निकाय तहका कर्मचारी सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी सरकारी तथा अर्ध सरकारी संस्थाका कार्यालय तथा कर्मचारी नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग सुरक्षाकर्मी निर्वाचनको काममा संलग्न कर्मचारी राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम निजी तथा गैर सरकारी संस्था सार्वजनिक पद धारण गरेको व्यक्तिलाई आचार संहिता लाग्नेछ उम्मेद्वारको हकमा भनी मनोनयन दर्ता भएको मिति अर्थात् आगामी वैशाख सोह्र गतेदेखि आचार संहिता लागू हुनेछ आठ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आज हुँदैछ आठ वर्ष यता हुन नसकेको सोभियो निर्वाचन गत चौध गतेका लागि तोकिएको भए पनि विभिन्न विद्यार्थी संगठनहरूको असहमतिका कारण चार दिन थप गरेपछि आज क्याम्पसहरूमा सोभियो निर्वाचन हुन लागेको हो यता डडेलधुराका दुई क्याम्पसमा निर्वाचन हुनेछ डडेलधुरा बहुमुखी क्याम्पस र त्रिवेणी बहुमुखी क्याम्पसमा निर्वाचन हुने भएको हो भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश रेखकले महाकाली नदीमा पुल निर्माणका लागि पुल योजनाको कार्यालय हिजो उद्घाटन गरेका छन् कञ्चनपुरको भीमदत्तनगर स्थित योजना कार्यालय उद्घाटनपछि मन्त्री लेखकले महाकाली नदीमा चार लेनको पक्की पुल बनी प्रदेश नम्बर सातसँगै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने बताएका छन् पुल बने सुदूरपश्चिमको विकासमा क्रान्ति आउँछ भन्ने हाम्रो पुरानो सपना आज यथार्थमा रूपान्तरण हुँदैछ मन्त्री लेखकले भनी पुलसँगै पुल छेउछाउको बाढीको समस्या समाधानका साथै चार लेनकै करिब सात किलोमिटर सडक समेत निर्माण हुनेछ यहाँको भीमदत्तनगर नगरपालिका र महाकाली पारी दोधरा चाँदनी नगरपालिका जोड्ने पुल भारतीय एक्जिट बैङ्कको साढे चार अर्बको सहुलियत ऋण लगानीमा निर्माण हुन लागेको हो पोल बनाउन सबै राजनीतिक दल लगायत नागरिक समाजले सहयोग गर्नुपर्छ उनले भने विकासका एजेन्डामा साझा भएर लाग्नुपर्छ राजनीति गर्नु हुँदैन महाकालीमा अवस्थित शारदा भन्दा पाँच दशमलव छ किलोमिटर दक्षिण र दोधरा चाँदनी झोलङ्गे पुल भन्दा दुई दशमलव छ किलोमिटर उत्तरतर्फको भूभागमा पुल निर्माण हुनेछ विश्व फुटबल महासङ्घ फिफामा आबद्ध दुई सय नौ देशको नाम एक्काइस सेकेन्डमा खरर वाचन गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल कैलालीका भरत विष्टले अर्को अनौठो प्रतिभा देखाएका छन् उनले एक मिनटको समयभित्र नियमानुसार लसुनका बयालिस पोटी खाएर देखाएका हुन् एक पटकमा एउटा मात्र लसुनको पोटी खान पाइने लगायत नियम भए पनि विष्टले एक मिनटमा बयालिस पोटी लसुन खाएर वर्ल्ड रेकर्ड सेन्टरमा नाम दर्ता गराएका छन् विष्टलाई गिनिज बुक कमिटी बेलायतले प्रमाणपत्र दिइसकेको छ यसैगरी कैलाली सुखडस्थित सत्यमाविमा कक्षा तीनमा अध्ययनरत सुरवि ढकालले एक मिनटमा सडचालिसवटा रोमन अङ्क लेखेर कृतिमानी बन्ने होडमा पुगेकी छन् सुखडमा पत्रकार सम्मेलन गर्दै स्थानीयवासी भवानी ढकालकी छोरी सुरभिले एक मिनटमा रोमन अङ्क खर लेखेर सबैलाई अचमित पारेकी छिन् सुरभिले लेखेको भिडियो रेकर्ड वर्ल्ड रेकर्ड कमिटीमा पठाइएको छ कैलालीमा दुर्लभ मानिने गोठे लाटो कोसेरोको चोरी सिकारी बढ्दै गएको छ केही अघि मात्रै धनगढीको तारनगर क्षेत्रमा एउटा लाटो कोसेरो घाइते फेला परेको थियो किसानको साथी मानिने लाटो कोसेरो तथा होचिलचरा यहाँका सिकारीको निशानामा परेको संरक्षणकर्मीहरूले बताएका छन् मारेर मासु खाने वा तस्करी गर्ने उद्देश्यले यी चरामाथि सिकारी वा तस्करीमा संलग्न निरन्तर प्रहार भइरहेको उनीहरूको दावी छ खेतीपातीलाई हानि पुर्याउने मुसा किरा फट्याङ्ग्रा नियन्त्रणमा यी चरा प्रजातिका भूमिका रहेको र यी चराले किरा फट्याङ्ग्रा सर्प भ्यागुतो खाएर पर्यावरणलाई सन्तुलन राख्न मद्दत गर्ने गर्दछन् लाटोकोसेर तथा हुचिलले किसानलाई प्रत्यक्ष रूपमा सहयोग पुर्याउँदै आए पनि यसको महत्त्वबारे थाहा नपाउँदा मान्छेले चरा मार्ने गरेको लाटोकोसेर तथा हुचिल संरक्षणमा सक्रिय संरक्षणकर्मी राजु आचार्यले बताएका छन् कैलालीमा दुर्लभ प्रजाति अन्तर्गतका गोठे लाटोकोसेरो महाहुचिल र भासोलुक पाइने गरेका नेपाल पंक्षी संरक्षण संघका सुदूरपश्चिम फिल्ड संयोजक हिरूलाल डगौराले जानकारी दिएका छन् लाटोकोसरो संरक्षणमा सक्रिय संरक्षणकर्मीहरूका अनुसार नेपालमा एकै वर्षमा यी प्रजातिका दुई हजार चरा सिकारीबाट मारिने गरेका छन् विश्वमा दुई सय प्रजातिका लाटोकोसेरोहरू पाइने गरे पनि नेपालमा हालसम्म बाइस प्रजातिका पाइने गरेको र त्यसमध्ये नौ प्रजाति यहाँको हकमा दुर्लभ रहेको जनाइएको छ कैलालीमा नेपाल टेलिकम एडिएसएल इन्टरनेट सेवाको गुणस्तर खस्कदै गएको छ टेलिकमले आफ्नो सेवा सस्तो र सर्वसुलभ रहेको दावी गर्दै आए पनि एडिएसएल इन्टरनेट सेवामा सुधार हुन नसकेको उपभोक्ताको गुनासो छ उनीहरूको अनुसार एडिएसएल इन्टरनेट सेवा साह्रै सुस्त भएको तथा अधिकांश समय इन्टरनेट नै नचल्ने समस्याले विभिन्न काममा बाधा पुगेको छ टेलिकमले प्रचार गरे अनुसार इन्टरनेट सेवा भरपर्दो बन्न नसकेको धनगढीस्थित तारनगरका व्यवसायी कमल बमले बताएका छन् महसुल ठूलो क्षमताको लिने तर सेवा कम दिएर टेलिकमले ग्राहक ठग्ने काम गरिरहेको कतिपय उपभोक्ताको आरोप छ कैलालीमा एडिएसएल इन्टरनेट सेवा सुरु भएको छ सात वर्ष भएको छ हालसम्म जिल्लामा पाँच हजार एक सय छत्तिसजना एडिएसएल सेवाग्राही पुगेका छन् सुरुमा सेवाग्राही कम तथा उपकरणहरू नयाँ हुँदा इन्टरनेट राम्रै चले तापनि अहिले भने गुणस्तर खस्केको सेवाग्राहीहरूले गुनासो गरेका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएर घर फर्किँदै गरेका अपी नगरपालिका दस बाँसका बाइस वर्षीय गणेश सिंह महरा घर नपुगी बाटोमै मृत अवस्थामा फेला परेका छन् घर नजिकै एक किलोमिटर तल डुङ्गरी खोलाका खोलामा सानो जलविद्युत आयोजनाको नहरमा सोमबार राति मृत फेला परेको प्रहरले जनाएको छ सोमबार बेलुकी आठ बजे सदरमुकाम बसबाट ओर्लिएका महरा घर जाने क्रममा बाटोमा मृत भेटिएका हुन् सदरमुकामको बाँगा बगडबाट सोमबार राति दस बजे उनी घर हिँडेका थिए उनी राति एघार बजे नै मृत फेला परेको प्रहरले बताएको छ प्रहरले उनीसँगै रहेका दार्चुलाको अपि नगरपालिका दसका अठार वर्षीय भवानी भवन सिंह महरा र चौबिस वर्षीय शेरसिंह महरालाई पक्राउ गरेको छ नियन्त्रणमा लिएका दुवैजनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ डेढ वर्ष अघि मलेसिया गएका महराको सबको मंगलबार जिल्ला अस्पताल दार्चुलामा पोस्टमार्टम गरिएको डिएसपी केदार खनालले जानकारी दिएका छन् धनगढी स्थित नवजीवन अस्पताल प्रहरीको बाह्रौं वार्षिक उत्सव समारोह विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ वार्षिक उत्सव समारोहमा बोल्दै अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विदुरमणि ढकालले दस सयबाट सञ्चालनमा आएको अस्पताल अहिले पचास सयमा पुगेको बताउँदै एक सय सयमा स्तुन्तिको लागि गृह कार्य भइरहेको जानकारी दिएका छन् उनले दुई सालदेखि त्रिहत्तर असार मसन्तसम्म करिब बिस हजार बिरामीलाई सेवा दिएको पनि जानकारी दिएका छन् ज्येष्ठ नागरिक अनाथ आर्थिक अवस्था कमजोर भएका बिरामीहरूलाई समेत निशुल्क उपचार दिँदै आएको पनि उनले बताएका छन् यस्तै अस्पतालको आफ्नै सुविधा सम्पन्न भवन निर्माणको लागि जग्गा खरिद प्रक्रिया अघि बढिसकेको उनले बताएका छन् त्यस्तै अस्पतालले आगामी वर्षमा आइसियु एनआइसियु र सिसियुको व्यवस्था पनि प्रदान गरिने जानकारी दिएका छन् दुई हजार बासठी सालमा स्थापना भएको नवजीवन अस्पताल प्रणाली अहिले पचास सयमा सञ्चालनमा रहेको छ थुप्रै राष्ट्रिय क्रिकेट खेलाडीहरू उत्पादन गरेको डडेलधुरामा वर्षौंदेखि क्रिकेट गतिविधि शून्य जस्तै भएका छन् चार पाँच वर्ष यता जिल्लामा कुनै क्रिकेट गतिविधि हुन सकेका छैनन् क्रिकेट खेलका लागि उपयुक्त खेल मैदानसम्म पनि नहुनु खेलाडी र स्थानीय तथा सरोकारवाला निकायको क्रिकेटप्रतिको चासो नहुनु यसको प्रमुख कारणमा देखिन्छन् केही वर्ष पहिलेसम्म वर्षमा एक दुईवटा प्रतियोगिता सञ्चालन भइरहने डडेलधुरामा पछिल्लो केही वर्ष यता भने त्यो प्रयास नै भएको छैन नेपाल क्रिकेट संघ क्यान निलम्बनमा पश्चात संघ विघटन भएपछि जिल्ला क्षेत्रीय र राष्ट्रिय स्तरमा सञ्चालन हुने कुनै पनि उमेर समूहका प्रतियोगिताहरू सञ्चालन नहुँदा त्यसको प्रभाव डडेलधुरामा पनि परेको डडेलधुराका क्रिकेट प्रशिक्षक वासुदेव जोशीको भनाइरहेको छ नेपाल क्रिकेट संघ विघटन हुनुभन्दा पहिले नियमित प्रतियोगिताहरू सञ्चालन हुन्थ्यो प्रशिक्षक जोशीले भने त्यति बेला पन्ध्रदेखि बिसजनासम्म राष्ट्रिय खेलाडीहरू खेलका लागि तयार हुन्थे प्रतियोगिताहरू सञ्चालन नभएकै कारण खेलाडीहरूले आफ्नो प्रतिभालाई आफूभित्रै नै सीमित राख्नु परेको क्रिकेट खेलाडी निरज रावलले गुनासो गरेका छन् खेल क्षेत्रमा सधैँ मैदानको अभाव खड्किने यस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 र डडेलधुरामा वर्षौंदेखि क्रिकेट गतिविधि शून्य प्रतियोगिताहरू सञ्चालन नभएकै कारण आफ्नो प्रतिभालाई आफूभित्रै सीमित राख्नु परेको क्रिकेट खेलाडीको गुनासो समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हुने समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगत्तै बिबिसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार